भण्डारीको साथमा नमस्कार छरिएर रहनुभएका तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई एउटै मालामा गाँच्न विगत छ वर्ष भन्दा लामो समयदेखि रेडियो भिजन एकानब्बे दशमलव छ मेगा आर्समा आउने गर्दछ कार्यक्रम मुक्तक माला र कार्यक्रम मुक्तक माला लिएर आउने गर्दछु सुतै चाहिँ म मदन भण्डारी मलाई प्रविधि संयोजनमा आज पनि देवेन्द्र अधिकारीजीले साथ दिइरहनु भएको छ हामी एघार बजीसम्म तपाईँहरू समक्ष रहनेछौँ तपाईँले हामीलाई एकानब्बे दशमलव छ मेघार्सको ध्वनि तरङ्गमा अहिले पूर्वमा सुनिरहनु भएको छ सिमानासँगै भारतका विभिन्न ठाउँहरूमा सुनिरहनु भएको छ अनि त्यस्तै गरेर W W W dot Radiovision dot com dot NP लगन गरेर संसारभरकै साथ सुनिरहनु भएको हुनुपर्छ मोबाइल एप्लिकेसन हाम्रो पात्रोको रेडियो लिस्टमा गएर रेडियो भिजन सर्च गरेर पनि श्रोता तपाईँले हामीलाई एकैसाथ सुन्न सक्नुहुन्छ सोचिराथे मनि केही छिनका लागि सोचिराथे मनि केकम केही छिनका लागि बढिरहेथ्यो मनमा अहम केही छिनका लागि मै हुँ भन्ने मान्छे घाटमा चलिरहेको देखेँ हट्यो मनबाट सबै भ्रम केही छिनका लागि यो मिठो मुक्तक मुक्तकार हुनुहुन्छ दिनेश तामेजी बसाङ उहाँको घर हो आजको यो वसैमा मुक्तकार दिनेश तामेजीका यिनै मिठा मुक्त खरबहरूसँगै श्रोता मैले मुक्तकको सिलसिला सुरु गर्न चाहे दिनेश तामेजी गत्सबको मुक्तक लेख्नुहुन्छ दमदार मुक्तक लेख्नुहुन्छ मुक्तक मालाको सुरुवाती अङ्कदेखि नै हामीलाई मिठो माया बाँड्दै गर्नुहुन्छ आजको यो बसाइमा हामी आधा भाग मुक्तकार दिनेश तामेजीका रसिला कसिला मुक्तकमा रमाउनेछौँ तत्पश्चात हामी सुन्ने तपाईँहरूले नै Muktak Mala at the rate Gmail dot com तथा मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडीमा पठाउनुभएका मिठा मिठा मुक्त खरबहरू हामीलाई सुन्दै रहनुहोला अहिले भने म मुक्तक लिन्छु मुक्तकार दिनेश तामेजीकै पित्तल रोजेर पनि सुनलाई छोडेको हुँ मैले पित्तल रोजेर पनि सुनलाई छोडेको हुँ मैले सम्झिएर उनको वैगुनलाई छोडेको हुँ मैले तिमी सुन्दरताको घमण्ड गर्छौ मेरै अगाडि सुन्दर भएकै कारण उनलाई छोडेको हुँ मैले वाह दिनेश सिके मुक्त कार्यक्रमको आजको यो आधा भाग तपाईँहरूको लागि मुक्तको मजा म बाँडिरहेको छु तपाईँलाई पनि आनन्द आउनेछ भन्ने मेरो अनुमान हो न हातमा केही सिप छ न छ पढाइ पनि न हातमा केही सिप छ न छ पढाइ पनि फाप्दैन कि पढाइको मुलुक मलाई पनि मैले खर्च छोड्ने बेला बुबा खुब रुनुभयो यही सहरले खाएको रहेछ मेरो दाई पनि निकै मार्मिक मुक्तक मुक्तकार दिनेश तामेजीको चिन्तामा परेको बेला पीरमा परेको बेला चिन्तामा परेको बेला पीरमा परेको बेला खप्नै नसकिने आरोप शिरमा परेको बेला तिम्रो लागि म छु भन्ने मैदानमै हुन् सबले कसले पो दिन्छ र हात भिरमा परेको बेला अर्को मुक्तक सँगसँगै लिन्छु बाँच्न सकिएन शिर उठाई समाजमा सानले पनि बाँच्न सकिएन शिर उठाई समाजमा सानले पनि सुन्दरताकै कारण बर्बाद हुनु पर्यो रूपवानले पनि यहाँ कसको दुःखमा साथ कसले पो दिन्छ साथी पराइली इज्जत लुटेकै दिन छोडियो श्रीमानले पनि मुक्तकको बारेमा के भनौँ मुक्तकको प्रहार गजबको छ अब भने हामी कार्यक्रममा पहिलो साङ्गीतिक कोसेली सुन्छौँ मुक्तकार दिनेश धामी आजको कार्यक्रमको आधा बसाइमा मसँग हुनुहुन्छ एक बसाइको पुरापुरी समय कुनै दिन मौका चुराएर म उहाँसँग बलाकुसारी पनि गर्नेछु आज भने उहाँको मुक्तक म वासन गरिरहेको छु म मजा बाँडिरहेको छु तपाईँहरू समक्ष मुक्तकको अल्लाई भने दिनेश सिके मुक्तक मुक्तक सँगसँगै पहिलो साङ्गीतिक ओसिली तपाईँलाई श्रोता सानो लाग्यो होला उकात कमजोर लाग्यो होला सानो लाग्यो होला उकात कमजोर लाग्यो होला म त हुँ हिउँदमा छरेको पात कमजोर लाग्यो होला त्यसैले तिमीले अर्कैको हात समाएकी हौली प्रिय सायद तिमीलाई मेरो हात कमजोर लाग्यो होला झरेको पात भयो उजा मेरो जिन्दगी निभेको दिप झै भयो उदास मेरो जिन्दगी झरेको पात झै भयो उदास फुटे सरी भयो चरा बिहान जो खुसी थियो जलेर साझो भइसक्यो बिहान जो खुसी कथा थियो अधेरी रात झै भयो विषाद मेरो हजार माता छातीमा बिजन बगल सरी भयो पुराठ मेरो जिन्दगी रेडियो भिजन एकानब्बे दशमलव छ मेगार्समा कार्यक्रम मुक्तक माला श्रोता तपाईँ सुनिरहनु भएको छ यो निकै नै मिठो साङ्गीतिक कोसेली पश्चात तपाईँलाई कार्यक्रममा पुनः स्वागत छ आज कार्यक्रमको आधा भाग मुक्तकार दिनेश धामी जीका मुक्तकमा रमाइरहेका छौँ र कार्यक्रमको आधा भाग तपाईँहरूले नै पठाउनुभएका मिठा मिठा मुक्तक केही बेर पश्चात हामी सुन्नेछौँ अहिले कार्यक्रममा म ढिला नगरी मुक्तक नै लिन चाहन्छु कुरा काट्छन् कार्टुन पराई खुसी हुनै पर्छ कुरा काट्छन् कार्टुन पराई खुसी हुनै पर्छ केही हुँदैन अब मन दुखाई खुसी हुनै पर्छ रगतको नाता तोडेर मलाई छोडी गए पनि आफ्नै खुट्टामा उभियो भाइ खुसी हुनै पर्छ पक्कै खुसी हुनुपर्छ मुक्तकार दिनेश तामेजीको नै हो यो मुक्तक पनि र दिनेश तामेजीको नै मुक्तक अर्को भए पनि ठुलै विद्वान कहाँ पाइन्छ र भए पनि ठुलै विद्वान कहाँ पाइन्छ र घृणा गर्ने गर्नेबाट गुणगान कहाँ पाइन्छ र एक पटक नजरबाट खसिसकेपछि पहिलाकै जस्तो सम्मान कहाँ पाइन्छ र गाह्रो छ नि अर्को मुक्तक पुनः म कार्यक्रममा जोड्दैछु यता खिन्नता उदासी चलिरहेको छ यता खिन्नता उदासी चलिरहेको छ तो जीवन हाँसी हाँसी चलिरहेको छ त्यता तिम्रो घरमा रमझम भइरहँदा मेरो घरमा रुवासी चलिरहेको छ दिनेश तामीजी बसाङ उहाँको घर हो मुक्तक निकै दामी लेख्नुहुन्छ र उहाँको मुक्तकले नछोएको कुनै त्यस्तो ठाउँ छैन होला कुनै त्यस्तो विषय छैन होला मनसम्म पुग्दैनन् बरु भिडभाडमै हराउँछन् मनसम्म पुग्दैनन् बरु भिडभाडमै हराउँछन् हराउन देऊ म के गरौँ भिडभाडमै हराउँछन् सम्झनामा बस्ने भए तपाईँ केही फरक गर्नुहोस् भिडभाडमा आउनेहरू भिडभाडमै हराउँछन् हो नि यही गर्नु पर्यो सम्झनामा आइरहने भए भिडभाडमा आउनेहरू त भिडभाडमै हराउँछन् मुक्तकार दिनेश तामी मुक्तकको यो मजा मुक्तक मालामा तपाईँहरू समक्ष नाम होला या होला बदनाम के होला नाम होला या होला बदनाम के होला लाग्ला कि जीवनमा पूर्णविराम के होला यो धरतीको धुलोले आकाश छुन खोजेर जानी जानी गर्दै सफुल परिणाम के होला आह्वानी श्रोता हामी कार्यक्रममा अर्को एउटा गीत सुन्छौँ मुक्तकार दिनेश तामेजीको मुक्तक सँगसँगै सुन्नेछौँ हामी अर्को गीत पनि र कार्यक्रमको पहिलो चरणको अन्तिम मुक्तक आजको यो वसाईमा मुक्तकार दिनेश तामिसीको तत्पश्चात तपाईँहरूले नि पठाउनुभएका मुक्तक म लिएर आउनेछु मुक्तकार दिनेश तामेजीका मुक्तक सँगसँगै अर्को एउटा साङ्गीतिकको शैली तपाईँलाई श्रोता बडो भावुक बने घर छोड्ने बेलामा बडो भावुक बने घर छोड्ने बेलामा दिन महिना गने घर छोड्ने बेलामा जीवनको के छ र भन्न मन थियो छिट्टै आउँछु भने घर छोड्ने बेलामा आमा है बाबा भई मर के औलाद दीना यो निकै नै मिठो गीत पश्चात तपाईँलाई कार्यक्रममा पुनः स्वागत छ रेडियो बिजन एकानब्बे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 लिन्छु श्रोता आकाश छुन कम्बर कस्ने पहराका लहराहरूले आकाश छुन कम्बर कस्ने पहराका लहराहरूले जिन्दगी जिन्दगीभर सहारा दिने जराहरूले कहाँ सक्नु चट्ट भुल्न आफ्ना सखा सन्तानलाई रङ्गी बिरङ्गी जीवनहरू फुलाएका ती कराहरूले आहा यो मुक्तक मुक्तकार छिमेकी दाईजीको मोरङ उहाँको घर हो छिमेकी दाई निकै लामो समय पश्चात मुक्तक मेलाको व्यवसायमा हुनुभयो अर्को मुक्तक म लिन्छु सँगसँगै भावना भट्टजीको छैनन् बुझिदिनेहरू कसलाई सुनाउनु छैनन् बुझिदिनेहरू कसलाई सुनाउनु नसुनाउनु नै ठिक छ बरु कसलाई सुनाउनु स्वयं आमाले नै छाउकोटमा पठाएपछि छाउकोटको पीडाहरू कसलाई सुनाउनु निकै मार्मिक मुक्तक मुक्तकार भावना भट्टजीको नुवाकोटबाट उहाँले हामीलाई मुक्तक पठाउनु भयो अर्को मुक्तक छ मसँग श्रोता अशोक शाही दैलेखीजीको परिचित या अपरिचित सबैलाई मद्दत गर्नुपर्छ परिचित या अपरिचित सबैलाई मद्दत गर्नुपर्छ अप्ठ्यारोमा हुँदा त झन् हरपखत गर्नुपर्छ सम्झिनुहोस् यही नै रङ्गीन संसार हो रोक्नु हुँदैन जानेलाई बिदाई आउनेलाई स्वागत गर्नुपर्छ अशोक साई दैले खिची हाल उहाँ गुजरात भारतमा हुनुहुन्छ मुक्तक मालाको व्यवसायमा यसरी आउनुभयो अर्को मुक्तक छ मसँग मुक्तकार हुनुहुन्छ भीम विश्वकर्माजी गर्नै पर्दैन निन्द्रा हराम घरैबाट हुन्छ गर्नै पर्दैन निन्द्रा हराम घरैबाट हुन्छ टक्रायो भने ठुलै दाम घरैबाट हुन्छ गरिब दुखी मात्रै हो कार्यालय धाउने पैसा हुनेको हरेक काम खरैबाट हुन्छ यो मुक्तकमा व्यङ्ग्य मुक्तकार भीम विश्वकर्माजीको कोहलपुर दुई के उहाँको घर हो मुक्तक कचपको लेख्नुहुन्छ अर्को मुक्तक छ मसँग दान राई झरीजीको खोजौँ सबले कृष्ण खोजौँ कंस नखोजौँ खोजौं सबले कृष्ण खोजौँ कंस नखोजौ नेपाली नै जात हो हाम्रो वंश नखोजौ शहीदको नासो माटो बुझौं सबैले नेपाल रथ सबको साझा अंश नखोजौँ धनराई सरी सिट ताप्ले दुई उदयपुर हाल काठमाडौँमा हुनुहुन्छ मुक्तक मालाको यो बसाइमै यसरी आउनुभयो अर्को मुक्तक छ मसँग भूपाल काली मगर्जीको रहेछ शत्रु आफ्नै मित्र के थाहा मलाई रहेछ शत्रु आफ्नै मित्र के थाहा मलाई कु राक्षसी चरित्र के थाहा मलाई परे फोको सोसोमासी लाखा भन्यो ऊ उन्ने बल्छी चारोभित्र के थाहा मलाई भोपालले काली मगर्जी लेखपेसी दुई सुर्खेतबाट सम्भवतः पहिलो पटक हुनुपर्छ कार्यक्रम मुक्तक मालामा आउनुभएको अब भने श्रोता हामी कार्यक्रममा अर्को एउटा गीत सुन्छौँ मसँग करुणा जोशीजीको मुक्तक रहेको छ प्रदेश साथ डोटी उहाँको घर हो करुणा जोशीजीको मुक्तक मुक्तक सँगसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई श्रोता छन् मेरै वरिपरि टाढा जाँदैनन् छन् मेरै वरिपरि टाढा छाँदैनन् सधैँ रहन्छन् घरिघरि टाढा जाँदैनन् ए निष्ठुरी तिम्रा यादहरूले मलाई आक्रमण गर्छन् सधैँभरि टाढा साँदैन तिम्रै यादमा जोशीजीको मुक्तक मुक्तक सँगसँगै यो गीत तपाईँले सुन्नुभयो कार्यक्रम मुक्तकमाला तपाईँ सुनिरहनु भएको छ आजको यो वसाईमा म तपाईँहरूकै मुक्त खरबहरू आलो पालो लिइरहेको छु उब्जनी भए किसानको भाउ नदी फर्काइदिन्छन् उब्जनी भए किसानको भाउ नदी फर्काइदिन्छन् भुक्तानी हुन्न खरिद भए छाती उस्तै धर्काइदिन्छन् संसारलाई पाले पनि जस्तै कदम चाले पनि व्यापारीले उपहारमा अझै महँगी चर्काइदिन्छन् यो मुक्तक मुक्तकार गोम विक्रमजीको कल्लाबारी पाल्पा उहाँको घर हो गोम विक्रमजी निकै मिठो मुक्तक लेख्नुहुन्छ मुक्तक मालामा नियमित रूपमा आउँदै गर्नुहुन्छ अर्को मुक्तक छ मसँग प्रजित कुँवरजीको हुँदै गएपछि ज्यानको तागत कम जान नपरोस् हुँदै गएपछि ज्यानको तागत कम जान नपरोस् भएपछि यो हाम्रो जवानी खत्तम जान नपरोस् सन्तानलाई ठूलो मान्छे भन्दा असल बनाउनुहोस् किनकि बुढेसकालमा वृद्धाश्रम जान नपरोस् निकै मनसुनी मुक्तक मुक्तकार हुनुहुन्छ प्रजित कुमारजी भानपा चौध उहाँ खोला सिक्री सेङ्जा उहाँको घर हो अर्को मुक्तक छ उहाँसँग मुक्तकार हुनुहुन्छ रमेश आचार्यजी भए पनि सधैँ अधुरा भेट भएकै छ भए पनि सधैँ अधुरा भेट भएकै छ नभए पनि सपना पुरा भेट भएकै छ प्रेमिकासँग सम्बन्ध छुटाए नि के भो हुन्छ फोनमा कुरा भेट भएकै छ यसरी एक प्रेमी चित्त बुझाउँदै मुक्तकार हुनुहुन्छ रमेश आचार्यजी कैलाली उहाँको घर हो अर्को मुक्तक मसँग छ मिरा सङ्कल्पजीको अलि छुट्टै लाग्ने केही विशेष देखिन्छ अलि छुट्टै लाग्ने केही विशेष देखिन्छ माटोको प्रेम र ढुङ्गाको ठेस देखिन्छ चिरेर वा फल्टाएर हेर्नुहोस् अरू भेटिन्न यो छातीको नक्साभित्र देश देखिन्छ मेरा सङ्कल्पजी सिन्धुली उहाँको घर हो हाल राजधानीबाट हामीहरू समक्ष आउनुभयो अर्को मुक्तक छ मसँग श्रोता विष्णु उपरकोटीजीको पृष्ठ ठुलो कि अर्काले थपिदिए सोध्नै बिर्सेछु पृष्ठ ठुलो कि अर्काले थपिदिए सोध्नै बिर्सेछु कि त्यो पृष्ठबाट कामहरू सकिए सोध्नै बिर्सेछु मुटुको पानाभरि तिम्रै नाम छ भन्ने अर्कैसँग देख्छु खास त्यो मुटुमा कति पन्ना थिए सोध्नै बिर्सेछु विष्णु परकोटीजी कुविन्डे खोटाङका मुक्तकार अर्को मुक्तक मसँग छ सुरेश अरियालजीको श्रोता केही छैन यसको गुण किन लगाउनु केही छैन यसको गुण किन लगाउनु भन्नेले जेसुकै भनुन् किन लगाउनु बरु लैनु भैँसी किनेर तुत खाइन्छ केही न कामको यो सुन किन लगाउनु ओहो हो सुरेश अरियालजी धादिङका मुक्तकार मुक्तक मालामा आउँदै गर्नुहुन्छ मिठो माया बोकेर औ अनि श्रोता हामी कार्यक्रममा अर्को एउटा गीत सुन्छौँ विकेन्द्र सहयात्रीजीको मुक्तक मसँग छ उखलडुङ्गा उहाँको घर हो हाल उहाँ मलेसियामा हुनुहुन्छ विकेन्द्र सहयात्रीजीको मुक्तक मुक्तक सँगसँगै अर्को एउटा साङ्गीतिकको शैली तपाईँलाई श्रोता धैर्यताको बाँध आँखाबाट फुटेपछि धैर्यताको बाँध आँखाबाट फुटेपछि गन्तव्यहीन बनी बिचमै यात्रा छुटेपछि संसारकै अभागी महसुस हुने रहेछ जिन्दगीमा आफ्नै मान्छेबाट केही आशा भरोसा टुटेपछि मेरो आँखामा कसैले उज्यालो देव मेरो आँखामा अन्धो छु म बाटो खोजी मलाई बाटो देखाउ अन्धो छु म बाटो खोजी हिँड्छु आऊ कोही मलाई बाटो देखाऊ मेरो आँखामा केही सुन्ने रहर छ आऊ बुही मलाई सहारा देऊ पहिरो छु केही सुन्ने रहर छ आऊ बुही मलाई सहारा देऊ मेरो केन्द्र सहयात्रीजीको मुक्तक मुक्तक सँगसँगै यो गीत तपाईँले सुन्नुभयो आजलाई भने श्रोता मुक्तक मालामा मुक्तक लिने यो सिलसिला यति मात्रै कार्यक्रम मुक्तक माला सुन्दै जाँदा तपाईँलाई पनि मुक्तक पठाउन मनभयो प्रतिक्रिया बाँड्न मनभयो भने तपाईँले हामीलाई सम्झन सक्नुहुन्छ Muktak Mala at the rate Gmail dot कममा तपाईँले मेल गर्न सक्नुहुन्छ मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडीमा मुक्तक तथा प्रतिक्रिया तपाईँले पठाउन सक्नुहुन्छ यो समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद प्रविधि संयोजनका निमित्त देवेन्द्र अधिकारीजीलाई धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप पटनेतलाई सुटुक्क सम्झाउँदै अन्त्यमा तपाईँहरूले पठाउनुभएका धेरैभन्दा धेरै मुक्तक मसँग सुरक्षित छन् श्रोता हामीलाई सुन्दै गर्नुहोला अर्को अर्को पालामा पक्कै लिनेछु आजलाई भने छुट्छु मिठा मिठा सपना सबै तपाईँ के भागमा परु नमस्कार शुभरात्री